तिमी बेसी म भए लेखतिर मनमा मनमा पिर्छ छ एकतिर छुट्ने मन थिँदै थिएन तिमीले मलाई छायौ मैले तिमीलाई छाए तारा तारा हामीलाई समाजले एक हुन दिँदै दिएन छ सामा छ एक तेरा छुट्ने मन दिँदै थिएन तिमीले मलाई चायो मैले तिमीलाई चाहे तर तर हामीलाई समाजले एक हुन दिँदै दिएन तर तर हामीलाई समाजले एक हो दिँदै दिए छुट्ने मन थिँदै थिएन तिमीले मलाई चाह्यो छुट्ने मन दिँदै थिएन तिमीले मलाई चाह्यो मैले तिमीलाई चाहे तर तर हामीलाई समाजले एक हुन दिँदै दिएन तर तर हामीलाई समाजले एक हुन दिँदै दिएन